जिल्ला पशु सेवाकाले चितुङका पशु चिकित्सक महेन्द्र शाहले जानकारी दिनुभयो प्रहरीले बरामद गरेको अवैध सल्लाह पशु पंक्षी क्वारेन्टाइन चेकपोस्ट आफ्टारलाई बुझाएको थियो बरामद भएको सल्ला पशु सेवा कार्यालयले प्रहरीको रोभरमा नष्ट गरेको छ नेपालको खुल्ला सिमानाका कारण भारतीय बजारबाट नेपाली बजारमा अवैध रूपमा कुखुराहरू भित्रिन थालेपछि त्यसलाई रोक्न प्रहरीले सक्रियता बढ़ाएको छ भने व्यवसायीहरू सनाखो भएका छन् Agrotech and Bio Energy Nepal प्रहरी भरतपुरका संचालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि कम्पनीमा कार्यरत मजदूरहरूले जिल्ला प्रशासन तथा प्रहरी कार्यमा दुई बुधे मागपत्र बुझाएका छन् उद्योग विस्तारको अवस्थामा रहेको पाम एग्रोटेकलाई बन्द गराउँदा आफूहरूको रोजी रोटी खोसिने खतरा बढ़ेको भन्दै श्रमिकहरूले रोजगार विरूद्ध राजनीति नगर्न माग गरेका छन् एग्रोटेकका संचालक रुद्र गिरीलाई घिउकुमारी खेतीमा संलग्न विभिन्न जिल्ला इलाका किसानले नियन्त्रणमा लिएर जिल्ला प्रहरीमा बुझाएका थिए पटक पटक घिउ गुमारीको पात र बिरूवा लैजान लैजाने आश्वासन दिए पनि सहमति अनुसार नलगेको भन्दै यही दुई गते मात्रै जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए किसानको ओजुरी अनुसार ठगे मुद्दा अगाडि बढाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय चितवनले सुनाएको छ रोपेको छ महिनाबाट उत्पादन शुरू हुने र छ वर्षसम्म एउटै बिरूवाबाट आमदामी लिन सकिने घिउ कुमार खेती गरेका कृषकहरू समयमा बिक्री नभएर हैरान बन्दै आएका छन् प्रशासन कार्यालयमा बुझाइएको मागपत्रमा घिउकुमारी कृषकको सूचीमा कम्पनीमा कार्यरत मजदूरहरूको नाम समावेश गरिएको छ चितवनका केदार कुमार दुलाल बाहेकका अन्य घिउकुमारी कृषकहरू सबै चितवन बाहिरिएका छन् गिरी पक्षका बाहिरी जिल्लाका कृषकको चार बजे मागसित संयुक्त रूपमा सञ्चालक गिरीको रिहाईको माग गर्दै मागपत्र बुझाएका छन् पात्र बिरूवा लकेको एक महिनाभित्र भुक्तानी दिने सहमति पत्रमा उल्लेख भए पनि वर्ष दिनसम्म भुक्तानी नपाउँदा किसान समस्यामा पर्ने गरेको खड्क बहादुर रायमाझीले बताउनुभयो चितवनमा मात्र दस विघामा क्षेत्रमा घिउकुमारको खेती भइरहेको Palm Agrotech and Bio Energy नेपालले जानकारी दिएको छ किसानसँग दस रूपियाँमा खरिद गरेको बिरूवा अरू किसानलाई चालिस रूपियाँमा बिक्री गर्दै यसको क्षेत्र विस्तार गरिदिएको छ चितवनको दिव्यनगर मंगलपुर भरतपुर माडी लगायतका क्षेत्रमा यसको खेती हुने गरेको छ चितवन बाहेक सुदूरपश्चिमको कञ्चनपुर पहाड़ी जिल्ला लमसङसम्म घिउकुमारी खेती गर्ने किसान छन् सौन्दर्य सामग्री तथा औषधि बनाउन प्रयोग हुने घिउकुमारी विदेश निर्यात हुने आश्वासन पाएर किसानले खेती गर्न शुरू गरेका हुन् उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान प्रधानले उद्योग बन्द नगरी छलफलको माध्यमबाट समाधानको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो चितवन र मकानपुरको सिमाना मनहरीमा पनि लोथर पोलको पूर्वपट्टिको ड्याम र बखरमा वृक्षारोपण अभियान शुरू गरिएको छ भुच्छे बाढ़ी पहिरोको प्रकोप रोक्ने उद्देश्यका साधा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको लोथर मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सुवृक्षारोपण वृक्षारोपण कार्य गरिएको समितिका उपाध्यक्ष एवं वृक्षारोपण अभियानका संयोजक अशोक साकेले जानकारी दिनुभयो मनहरी एक सुनाजुरीमा रहेको श्री गणेश्वर दलगढ़ र मनहरीका स्थानीय नगरवासीहरूको सहयोगमा शुरू गरिएको वृक्षारोपण अभियानको श्री रणेश्वर दलगढ़का प्रमुख सेनानी कृष्णध्वज थापाले बास प्रजातिको बिरुवा रोपेर अभियानको शुरूआत गर्नुभएको थियो उहाँले बोट बिरुवाले वातावरण संरक्षणमा ठूलो भूमिका खेल्ने बताउनुभयो यस्तै वृक्षारोपण अभियानलाई नै सम्बोधन गर्दै जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत भरत भण्डारीले भुच्ची र बाढ़ी पहिरोको प्रकोप रोक्ने वृक्षारोपण अभियान प्रभावकारी बन्ने बताउनुभयो विगत लामो समयदेखि भुच्चेका कारण जोखिम पर्दै आएको लोथर खोलाले गर्ने क्षतिको न्यूनीकरण गर्न बीस हेक्टर क्षेत्रफलमा एक लाख बिरूवा रोपिने समितिका उपाध्यक्ष अशोक साकेले बताउनुभयो बकाइनो बाँस साल सिसो खैर लगायतका विभिन्न प्रकारका पाँच सय बिरूवाहरू रोपिएको थियो समितिका अध्यक्ष केदार खरेलको अध्यक्षतामा सम्पन्न वृक्षारोपण अभियानमा इलाका प्रहरीकाले मनोहरीका प्रहरी निरीक्षक नरसिंह राणा संरक्षणका हातहरूका अध्यक्ष राजकुमार भट्टले गर्नु भएको थियो वृक्षारोपण कार्यक्रममा रणेश्वर दलका एक सय बढ़ी नेपाली सेनाहरूको सहभागिता रहेको थियो यसैबीच पूर्वी चितवनको पञ्चकन्या सामुदायिक वनमा पनि आज वृक्षारोपण गरिएको छ वनको खाली जग्गामा करिब एक हजार सात सय विभिन्न जातका बिरूवाहरू लगाइएको वनले जनाएको छ सौगा चोलकी नब्बे वर्ष टोलका नब्बे वर्षका वृद्ध चन्द्रसिंह घलेले बिरूवा रोपेर वृक्षारोपणको उद्घाटन गर्नुभएको थियो वृक्षारोपणमा टोल प्राणनाथ टोल लालीगुराँस टोल प्रगति टोलका स्थानीय स्थानीयवासी वनका अध्यक्ष रामबाबु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो समाजका अगुवाहरूको रत्नगरमा भएको भेलाले राष्ट्रिय सचेत स्वतन्त्र नागरिक समाज चितवन गठन गरेको छ नागरिक अधिकारको क्षेत्रमा काम गर्न गठित समितिको अध्यक्ष संयोजकमा नारायण प्रसाद सुवेदी उप संयोजकमा योगराज सुवेदी सचिवमा शिव प्रसाद चालिसी र कोषाध्यक्षमा टीकाराम लामिसाने रहनु भएको छ एघार सदस्यीय समितिको सदस्यहरूमा रुद्र बहादुर गुरूङ कपिल घिमिरे उत्तम घिमिरे मोती प्रसाद भूषाल सोहरा चौधरी सुनबहादुर चेपाङ र गीता प्रताप सुवेदी रहनु भएको छ समाजको जिल्ला कार्य समिति गठन गरिएको भए पनि हरेक क्षेत्रमा शाखा विस्तार गरी नागरिक अधिकारको क्षेत्रमा काम गर्ने नयाँ संस्थाको रूपमा विकास गर्ने योजना रहेको संयोजक नारायण प्रसाद सुवेदीले जानकारी दिनुभयो उहाँले नागरिकको अधिकारका लागि पार्टी तथा संघ संस्थासँग संवाद गरी निचोड़मा पुग्ने काम समाजले गर्ने बताउनुभयो नेपाली कंग्रेस नगर समिति रत्नगरको आयोजनामा आशा बेपी चिन्तन र वर्तमान सान्दर्भिकता विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ बेपी कोरेलाको एक सयौं जन्म जयन्तीको अवसरमा आयोजना गरिएको प्रतियोगितामा युनिक एकाडेमीका विराज खनाल प्रथम भएका छन् भने स्काई राइडर आवासी माविका उत्सव घिमिरे द्वितीय तृतीय वैर्य माविकी प्रतिमा पौडेल तृतीय र एकता शिशु निकेतनका वासुदेव विकले सान्तुना स्थान हासिल गरेका छन् बीपी चिन्तन प्रतिष्ठान चितवनका अध्यक्ष देवेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको उद्घाटन सत्रमा पूर्व सांसद एकनाथ राणावाट क्षेत्रीय सभापति कुमार कार्की नेपाल प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय सदस्य त्रिलोचन निर्मल पौडेल कंग्रेस जिल्ला सदस्य नेमराज पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए प्रतियोगिता नगर सभापति रूपन दास घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो नारायणी नदीमा पानी बढ्दै गएपछि बाढ़ीले नवलप्रासीको सुस्तामा खेती योग्य भूमि कट्ठार गरेको छ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 न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ त्यस्तै भोलि बिहानैदेखि घाम लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी स्वप्रति सचक भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम मौसम एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो पालो सामुदायिक आवासको चितवन लगायत देशमा रगतको अभाव बढ्दो छ रक्तदान कार्यक्रम जति नै गरे पनि रगतको अभाव देखिरहेको छ युवाहरूको वैदेशिक यात्रा रक्तदान गर्दा कमजोर भइन्छ भन्ने मानसिकता लगायतका कारणले पनि रगतको अभाव देखिएको हो यसैबीच बीच आज हामीले बढ्दो रगतको पूर्ति गर्न के गर्न सकिला पनि सरकारवालाहरूलाई सोधेका छौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज रक्तदान गर्ने सन्दर्भमा अहिले पनि मान्छेहरूको सोचाइ के रहेको छ भने अलि पौष्टिक खानेकुरा खाने र शरीरमा त्यो पौष्टिक खानेकुराबाट रगत बनेको र त्यो रगत खेर जाँदा पौष्टिक खानेकुरा खेर गएको भन्ने आभास अहिले पनि सर्वसाधारण धेरैमा त्यो महसुस गर्ने गरेका छन् र त्यसरी रक्तदान गर्नका लागि अघि नसर्ने कारणको रूपमा यो देखा परेको छ वास्तवमा यो रक्तदान कार्यक्रम एउटा आफैमा सराहनीय कार्यक्रम छ योभन्दा पनि अगाडि एउटा सचेतनामूलक कार्यक्रमका हिसाबले ब्लड डोनेसन किन कसरी यसले के असर पार्छ लाग्छ पार्दैन अथवा किन यो गर्न किन त्यति डराउनु पर्दैन भन्ने बारेमा सचेतना कार्यक्रम महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ रक्तदान कार्यक्रम गर्नुपर्छ है कुनै कार्यक्रम लिएर आउनुपर्छ अब थाहा नभएर कसैलाई जनचेतना कम हुँदैछ रक्तदान भनेको चाहिने अत्याचार हो रगत हो होइन कुनै अब ब्लड प्रेसर कुनै कार्यक्रम गर्दा नि रक्तदान गरेको त धेरै राम्रो हो रगत बारे जनचेतना भयो भने सबैलाई रगत दिनुपर्छ भन्ने मनाउनु सक्नुहुन्छ वैदेशिक रोजगारमा जाने युवाहरूलाई रोक्न सकेर त्यहाँबाट उनीहरूलाई जानकारी गराउन गर्न सक्यो भने त्यहाँबाट हुन्छ अनि कुनै पनि सङ्घ संस्थामा रेड क्रस सम्बन्धी रगतको बारेमा जानकारी गराउने बेला बेलामा क्यालेन्डर जिल्ला रेड क्रसले क्यालेन्डरमा लेख्छ त्यो अनुसार नियमित गराउने गऱ्यो भने रगतको अभाव हटाउन युवा जनशक्तिहरू ती युवा जनशक्तिहरूलाई वैदेशिक रोजगारीबाट आफ्नै देशमा नै राख्न सकिने अनि कति मान्छेहरू एक्सिडेन्टहरू हुन्छ त्यो एक्सिडेन्ट कम गराउनको लागि स्थानीय स्तरबाट पहल गर्नु पर्ने हुन्छ अनि जुन हाम्रो समुदायमा छ रगत दिएपछि हामी कमजोर हुन्छौँ भन्ने जुन चेतना छ त्यसको लागि जनचेतनामूलक कार्यक्रमहरू ल्याउनु आवश्यकता हुन्छ चितवनमा मेडिकल नगरीको रूपमा चाहिँ स्थापित हुन लागेको हुनाले यहाँ त रगत चाहिँ प्रत्येक वर्ष एकदम धेरै रगतको आवश्यक छ यसमा अझ हामीले जुन एउटा जनचेतना जगाउने कार्यक्रम गरेका छौँ गाउँ गाउँमा त्यसलाई अझ बढी जनचेतना जगाउने महिलाहरूलाई बढी उत्साहित गर्ने गरेको खण्डमा रक्तदान कार्यक्रम अलि बढ्न सक्छ सामुदायिक आवाज सामुदायिक आवाजसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौं तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् भने सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झिने फोन नम्बर हो शून्य छपन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तिन सय तिस फ्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय एकतिस इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नु इमेल ठेगाना हो radio Arpan news at Gmail dot com हवस् अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट पनि संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोल